नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुट खबरमा प्राविधिक मित्र निराजन बगालले सँगै खबर कक्षबाट साथी शर्मिला रोकासँगै विशाल बेगको हार्दिक स्वागत छ गलकोटका वर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू ताराखोला गाउँपालिकामा सतासी कार्यपालिकाको बैठक सम्पन्न प्रहरीद्वारा रेखामा पाँच नाल भरुवा बन्दुक बरामद राष्ट्रिय जनमोर्चाको सङ्गठन परिचालन विशेष अभियान दुईला भाटीमा सम्पन्न गौमुखी कृषि सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत दोस्रो दिनको सभा सम्पन्न सयपत्री सहकारीको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ दिनको सभा सम्पन्न गलकुट बहुद्देश्य सहकारीको तेह्रौँ दिन तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत तेस्रो दिनको सभा सम्पन्न ओह दाई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 गलकोट नगरपालिकामा लुपाई लुकाई छिपाई राखिएका भरुवा बन्दुक प्र प्रहरीले बरामद गरेको छ यसै क्रममा गलकोट नगरपालिका वार्ड नम्बर एघारको राङखाने चौरमा आज पाँच नाल भरुवा बन्दुक बरामद गरिएको छ प्रहरीले रिगामा गस्तीको क्रममा बेवारिसी अवस्थामा फालेको पाँच नाल भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुन ब मल्लले जानकारी दिनुभयो इलाका प्रहरी कार्यालय गलकोट बागुङको कार्यालय प्रमुख प्रहरी निरीक्षक अर्जुन ब मलली इलाका अवलोकनको क्रममा धेरै घटनाहरू लेक तथा जङ्गलको नजिक भएको र पहिलेका घटनालाई विश्लेषण गरी त्यस क्षेत्रमा घरेलु भरुवा बन्दुक रहेको अनुमानको आधारमा प्रहरी गस्ती र घर खान तलासी कार्यलाई तीव्रता दिनुभएको थियो स्थानीय जनप्रतिनिधि मार्फत अवैध हतियारको बारेमा स्थानीय जनतालाई कानुनी पक्षको हामीले सचेत बनाउने र अवैध हात हतियार खोजी कार्यलाई तीव्रता पारेका छौँ मल्लले भन्नुभयो हामीले सचेत बनाएपछि वन जङ्गल छेउमा व्यवहारिष्य अवस्थामा अवैध भरुवा बन्दुक स्थानीयले फालेकोले फेला परेका हुन् अवैध हात हतियार घरमा लुकाएर राखेको पाइएमा अनुसार छ महिना जेल तथा दुई लाख रुपियाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ यससँगै प्रहरीले व्यवहारिष्य अवस्थामा विभिन्न वन जङ्गलबाट करिब एक सय नाल भरुवा बन्दुक बरामद गरी जिल्ला प्रहरी कार्यालय बागलुङमा बुझाइसकेको मल्लले जानकारी दिनुभयो राष्ट्रिय जनमोर्चाको सङ्गठन परिचालन विशेष अभियान डुदिला भातीमा सम्पन्न भएको छ विगतित प्रतिनिधि सभा स्थापना गर गणतन्त्र राष्ट्रियता र धर्मनिरपेक्षताको संरक्षण गरौँ सङ्घीयता र भ्रष्टाचार विरुद्धको सङ्घर्ष गरौँ भन्ने नाराका साथ आज राष्ट्रिय जनमोर्चाको गलकुट नगरपालिका वडा नम्बर एक दुधिला भाटीमा विशेष सभा अभियान सम्पन्न भएको छ अभियानमा अभियानको क्रममा बोल्दै राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष अमर थापाले सत्तारूढ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 नगरपालिका वडा नम्बर एकका अध्यक्ष तिलबहा तिलबहादुर गुरुङको अध्यक्षता साध्यक्ष क्याप्टेन लिलबहादुर खत्रीको स्वागत तथा सचिव पूर्ण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो गौमुखी कृषि सहकारी संस्था लिमिटेडको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत दोस्रो दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा गलकोट नगरपालिका वार्ड नम्बर तिनको बेसी बोरा फाँट र लमाइका सेयर सदस्यको सहभागितामा बेसी आमा समूहको भवन र गलकुट नगरपालिका वार्ड नम्बर एघार र नौका सेयर सदस्यहरूको सहभागितामा गलकुट नगरपालिका वार्ड नम्बर नौको वडा कार्यालयमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कोरोना कारण सृजित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी छ दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको दोस्रो दिन सम्पन्न भएको हो साधारण सभा सहकारीका अध्यक्ष शिवकुमारी खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो साधारण सभा बुधबार गलकुट नगरपालिका वार्ड नम्बर चारको नुवाकोटका सेयर सदस्यको सहभागितामा भूमिस्थान मन्दिरमा र चमुवा भलाकोट खरुवा ओखरबोट र डाँडाखेतका सेयर सदस्यहरूको सहभागितामा खरुवा माध्यमिक विद्यालयमा सञ्चालन गर गर्ने सहकारले जनाएको छ सयपत्री बौद्धिसी सहकारी संस्था लिमिटेडको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ दिनको सभा सम्पन्न भएको छ आजको साधारण सभा गलकोट नगरपालिका वडा नम्बर तिन हटिया बजारको सेयर सदस्यहरूको सहभागितामा संस्थाको प्राङ्गण डाँडाखेतमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरसको वितुन्यासको कारण सिर्जित अवस्थाले मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको पाँचौँ दिनको सम्पन्न भएको भएको हो साधारण सभा सहकारीका अध्यक्ष चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो साधारण सभा बुधबार गलकोट नगरपालिका वडा नम्बर तिन हटिया बजार बाहेकका अन्य क्षेत्रहरूका सेयर सदस्यहरूको सहभागितामा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 नगरपालिका वार्ड नम्बर तिन हटियामा रहेको संस्थाको कार्यालयमा सञ्चालन गरिएको सहकारीले जनाएको छ कोरोना भाइरस कोभिड उन्नाइसको कारण सृजित अवस्थालाई मध्यनजर गरी सहकारीको कार्यक्षेत्र विभाजन गरी सात दिनभित्र सम्पन्न गर्ने गरी आज साधारण सभाको दोस्रो दिन सम्पन्न भएको हो साधारण तेस्रो दिन सम्पन्न भएको हो साधारण सभा सहकारीका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो साधारण सभा बुधबार चार सय एकाउन्नदेखि छ सयसम्मका सदस्यता नम्बर भएका सेयर सदस्यहरूको सहभागितामा सञ्चालन गर्ने सहकारीले जनाएको छ बागलुङको जैमिनी नगरपालिका वडा नम्बर एक मिसेराबाट आइतबार नियन्त्रणमा लिएको चितुवा उपचारको तयारी गर्दा गर्दै मरेको छ सोमबार बागलुङ ल्याइएको चितुवा चितुवाले उपचारका लागि चितवन पठाउने तयारी गर्दा गर्दै मरेको डिभिजन वन कार्यालय बागलुङका वन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताउनुभयो चितुवा उपचारको लागि स्थित वन्यजन्तु अवस्था अस्पताल पठाउने तयारी गरिएको थियो बागलुङ स्थित भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा वन्यजन्तुलाई बेहोस पार्ने औषधि घाउ भएपछि सौराह पठाउनु पर्ने अवस्था आएको थियो औषधिकै अभावका कारण चितुवाले समयमा उपचार नपाउँदा मरेको बताइएको छ खोला बगेको पानीमा बाँसको चपेरोले बनाएको पँधेरो सबेरै पानी लिन पुगेका पँधेर्नीहरू बिहान ढल्केपछि घर आइपुग्थे पालो कुर्नुपर्ने गाग्री हरिन पनि समय लाग्ने पँधेराबाट फर्कँदा घर घरमा भएका बुढापाका ढिलो भए भनेर कराउँथे बालबच्चालाई विद्यालय पठाउन अबेला भइसकेको हुने उमेर उमेरकालाई काममा जाने हतारो बागलुङ नगरपालिका वार्ड नम्बर चौध नारायण स्थानका महिलालाई केही वर्ष पहिलासम्म यस्तै समस्या थियो खानेपानीका मुहानको अभाव रहेको नारायण स्थानले लामो समय पानीको समस्या भोग्यो बढ्दो जनसङ्ख्या र बसाइसराई समेत बस्ती विकास भइरहेको नारायण स्थानमा अब भने खाने पानीको समस्याका कारण पुराना पुस्ताले भोगेको समस्या कथा जस्तै हुनेछन् नारायण स्थानकी तिलकुमारी ब बराइलीले पानी भर्न पँधेरो पुगेर फर्कँदा सासूले ढिला गरेको भन्दै झपारेको अहिले पनि सम्झिनुहुन्छ बाटो हिँड्नेले खानेपानी पाउँदैनथे लाइन बसेर ल्याएको पानी कसैलाई दिन पनि नसकिने उहाँले भन्नुभयो पानीकै लागि धेरै समय बिताइयो अहिले नारायण स्थानका घर घरमा पानीका धारा पुगेका छन् खोलाको पँधेरा पुग्नुपर्ने बाध्यता केही वर्ष पहिला हटेको नारायण स्थानमा अहिले घर घरमा आफ्नै धारा छन् भान्सा कोठा र गोठमा समेत आवश्यकता अनुसार धाराबाटै पानी खसाल्न सक्छन् ससाना नाति नातिनाहरूलाई पानी पहिलेको पानीका दुःख सुनाउँदा अचम्म मान्ने गरेको उहाँले सुनाउनुभयो नारायण स्थानमा बागु नगरपालिका वार्ड नम्बर तेह्र पैयुपाटाको धारापानी वार्ड नम्बर बाह्र अमलाचोरको धापे खोलाबाट केही वर्ष पहिला पानी आएको हो दर्जन घरको एउटा सामुदायिक धारोबाट पानी खान्थे उनीहरू अहिले कालीगण्डकी किनारको पानी बिजुलीले तानेर नारायण स्थानको शिरमा पुर्याइएको छ जिल्लामा अहिलेसम्म बनेको सबैभन्दा ठुलो लिफ्टिङ प्रविधिको आयोजना हो नारायण स्थान खानेपानी संस्थाले सम्पन्न गरेको योजना प्रति सेकेन्ड आठ लिटर पानी दिनमा घन्टा तानेर नारायणस्थानका घर घरमा चौबिसै घण्टा पानी पुर्याइएको खानेपानी उपभोक्ता सङ्घका अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो पहिले प्रति सेकेन्ड छ लिटर पानी थियो अहिले चौध भन्दा माथि हुन्छ खत्रीले भन्नुभयो आठ घण्टा मात्रै काली किनारको पानी तान्दा सबै धारामा दिनभर पानी बाँड्न पुग्छ नारायण स्थानका सात सय सन्तानब्बे घरमा घर घरमै धारा पुगेका छन् साठी घर परिवारले अहिले पनि सामुदायिक धाराको पानी खान्छन् लागेको हिसाब दिनु पर्यो पानी जति पनि छ तिलकुमारी भन्नुहुन्छ छ पहिले खानेपानी हुने थिएन अहिले तरकारी लगाउन पनि पुगेको छ खानेपानी संस्थाको पानीको धारा जोड्न पन्ध्र हजार रुपियाँ लाग्छ विपन्न परिवारका लागि पाँच हजारमा घर घरमा धारा जोड्ने व्यवस्था गरेको खत्रीले बताउनुभयो घर घरमा धारा पुगेपछि अहिले स्थानीयको दैनिकी फेरिएको छ सुक्खा बाटोका डल्ला पल्टिने नारायण स्थानमा लहलह तरकारी फल्न थालेको वडा सदस्य नारायण प्रसाद श्रेष्ठले बताउनुभयो बटुवालले पानी नपाउने ठाउँ भनेर चिनिने नारायण स्थानमा अहिले सामुदायिक धारामा बटुवाले नुहाउन समेत पुग्ने गरी पानी रहेको उहाँले बताउनुभयो नारायण स्थानमा भइरहेको बस्ती विकासलाई समेत ध्यान राखेर नारायण स्थानमा पानीको प्रबन्ध भएको छ कालीगण्डकी किनारका मुहान सङ्कलन गरेर ल्याइएको पानी हामीले चौबिसै घण्टा तान्न सक्छौँ जनसङ्ख्या र बस्ती बढेमा अझै पचास वर्षलाई पानीको समस्या हुन्न वडा अध्यक्ष समेत रहनुभएका खप्तीले भन्नुभयो नेपाल सरकारको सहलगानी कार्यक्रम अन्तर्गत दस करोडको लागतमा यो परियोजना बनेको हो परियोजनामा अस्सी प्रतिशत नेपाल सरकार र बिस प्रतिशत उपभोक्ता समिति मार्फत बागलुङ नगरपालिकाको लगानी रहेको छ खबर खबरसँगै साँझ सात बजेको घरकुद खबरका हामी अन्तमा छौँ अन्तमा सर्सा खबर पुनः एकपटक ताराखोला गाउँपालिकामा सतास्यौँ कार्यपालिकाको बैठक सम्पन्न प्रहरीद्वारा रिगामा पाँच नाल भरुवा बन्दुक बरामद राष्ट्रिय जनमोर्चाको संगठन परिचालन विशेष अभियान डुडिला भातीमा सम्पन्न गौमुखी कृषि सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत दोस्रो दिनको सभा सम्पन्न र सयपत्री सहकारीको चौधौँ वार्षिक साधारण सभा अन्तर्गत पाँचौँ दिनको सभा सम्पन्न गलकुट बहु उद्देश्य सहकारीको तेह्रौँ वार्षिक साधारण सभा अन्तर्गत तेस्रो दिनको सभा सम्पन्न विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजे सेएनको साँझ खबर आठ बजे नेपाल दर्पण र पौने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ हामी स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार